निर्माणाधीन चमेलिया जलविद्युत आयोजनामा ठूलो राजस्व छली भएको तथ्य सार्वजनिक चिनिया कम्पनीले नक्कली भ्याट बिल बनाएर सवा अर्ब राजस्व छली गरेको खुलासा सुदूरपश्चिमबाट झण्डै साढे चार अर्ब रुपियाँ फ्रिज प्रशासकीय भन्दा विकास बजेट बढी फिर्ता महाकाली नदीमा बढेको पानीको बहाव घट्यो शारदा ब्यारेजको पुलमा गरिएको चार चारपाङ्गे सवारी आवागमनको बन्द खुल्यो र राउटे समुदाय अझै पनि जंगलमै बस्न बाध्य सरकारबाट पाउने सुविधाबाट समेत वञ्चित प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु चमेलिया जलविद्युत आयोजनाको सिभिल ठेकेदार चाइना गेजुवा water and power group company limited सीजीजीसीले नक्कली भ्याट बिल बनाएर एक अर्ब सोह्र करोड़ रूपियाँ राजस्व सलेको पाइएको छ ठूला करदाता कार्यालयले गत शुक्रबार सीजीजीसीआई सीजीजीसीलाई आर्थिक वर्ष दुई हजार छैसठी सडसठीदेखि सडसठी अडसठीसम्मको कर निर्धारण गर्दै अठहत्तर करोड़ रूपियाँ आयकर र तेह्र करोड़ पच्चीस लाख रूपियाँ मूल्य अभिवृद्धि कर भ्याड तिर्नुपर्ने उल्लेख गरी पत्राचार गरेको छ यसअघि आन्तरिक राजस्व विभागले पच्चीस करोड़ रूपियाँ भ्याट सीजीसी सीजीजीसीले तिर्नुपर्ने गरी निर्धारण गरेको थियो विभाग र कार्यालयले गरेको अन्तिम कर निर्धारणमा एक अर्ब सोह्र रूपैयाँ पुगेको जनाइएको छ कार्यालयका प्रमुख कर प्रशासक शुभाकान्त पौडेलका अनुसार सीजीजीसीले पेश गरेको भ्याट बिलको अनुसन्धान गर्दा आफैले नक्कली बिल बनाएर छापेको र त्यस्तो भ्याट बिल असामान्य भएपछि कार्यालयले अन्तिम कर निर्धारण गरेको हो नगरेको काममा नक्कली बिल प्रयोग गरिएको उक्त नक्कली बिलका आधारमा चमेलियाको सिभिल परामर्शदाता शाह सिल्ट आइकन जेभीले खर्चको सिफारिश गरेको र नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चमेलिया आयोजनाले भुक्तानी गरेको पुष्टि भएकाले यसमा यी तीनै पक्षको मिलिमत्व रहेको देखिएको छ चमेलियाको सिभिल तर्फको ठेक्का दुई अर्ब अठासी करोड़ रूपियाँमा पाएको सीजीजीसीले भेरिएसन भन्दै छ अर्ब रूपियाँ भुक्तानी लिइसकेको छ आयोजना प्रमुख राजेन्द्र मानन्दारका अनुसार हालसम्म उसले लिएको भुक्तानीमा भेरिएसन दावी सबै समावेश गरिएको छ दुई हजार त्रिसठी पुष छ गते ठेक्का सम्झौता गरेको सीजीजीसीले झण्डै दश वर्ष पुग्न लागिसक्दा पनि काम पूरा गरेको छैन नक्कली बिल बनाई करछली गरेको विषय अनुसन्धान गरेको तत्कालीन आन्तरिक राजस्व विभागका उपमहानिर्देशक लक्ष्मण अरियालले सीजीजीसीले झापादेखि काठ लगेको काठमाडौँका पेट्रोल पम्पबाट तेल लगेको विभिन्न प्रतिष्ठित डण्डी कम्पनीको बिल आफैले बनाई खरिद गरेको देखाएको अध्ययनका क्रममा पाइएको बताउनुभयो हाल अर्थ मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत अरियालले दिने र लिने बीच तालमेल नमिलेपछि नक्कली बिल प्रकरण पत्ता लागेको बताउनुभयो आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा सुदूरपश्चिमका लागि आएको बजेट मध्ये झण्डै साढे चार अर्ब रूपियाँ फ्रेज गएको छ सुदूरपश्चिमका नौ जिल्लामा विकास तथा प्रशासनिक खर्चका लागि आएको रकम मध्ये उक्त हिस्सा खर्च हुन नसकेर फिर्ता गएको सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएका छन् गत आर्थिक वर्षमा सुदूरपश्चिमका नौ जिल्लाका लागि चालू र पुँजीगत गरी सैतिस अर्ब एकसठी करोड़ पचपन्न लाख उनपचास हजार रूपियाँ आएको थियो त्यसमध्येबाट तेत्तीस अर्ब सत्र करोड़ चौहत्तर लाख एकासी हजार खर्च भई बाँकी चार अर्ब त्रिचालिस करोड़ अस्सी लाख अडसठी हजार रूपियाँ फिर्ता क्षमता गएको हो लेखा नियन्त्रण कार्यालयहरूका अनुसार सुदूरपश्चिममा प्रशासनिकीय भन्दा विकास बजेट बढ़ी फ्रिज भएको छ सबै जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट प्राप्त तथ्याङ्क हेर्दा बाइस प्रतिशत पुँजीगत बजेट फ्रिज भएको देखिन्छ सुदूरपश्चिममा गत आर्थिक वर्षका लागि एघार अर्ब उनासी करोड़ तेत्तीस लाख उनानब्बे हजार रूपियाँ पुँजीगत बजेट आएको थियो जसमध्ये नौ अर्ब उन्नाइस करोड़ त्रिसठी लाख छयानब्बे हजार खर्च भई दुई अर्ब साठी करोड सत्तरी लाख सत्र तेह्र हजार फ्रिज भएको छ चालुतर्फको बजेट पच्चीस अर्ब बयासी करोड़ एक्काइस लाख साठी हजार मध्ये तेइस अर्ब अन्ठानब्बे करोड़ एघार लाख पाँच हजार खर्च भएको छ जिल्लागत रूपमा सबैभन्दा बढ़ी बजेट कैलालीमा फ्रिज भएको छ महाकाली नदीमा पानीको बहाव विस्तारै घट्दै गएको छ पानीको बहाव घटेसँगै पश्चिमी सिमानाका गड्डा चौकी नजिकैको शारदा ब्यारेजको पुलमा गरिएको चार पाङ्ग्रे सवारी साधनको आवागमन बन्द खोलिएको छ सोमबार अर्थात हिजो साँझ छ बजे महाकाली नदीमा पानीको बहाव चौरासी हजार तीन सय उनानब्बे क्युसेक मापन गरिएको छ सो मापनपछि साँझबाट नै सवारी साधनको आवागमन खुलाइएको भारतीय पक्षलाई उद्धत गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संचार कक्षले जनाएको छ यसअघि शनिबार दिउँसोदेखि पहाड़ी जिल्लामा परेको अविरल वर्षाका कारण आइतबार महाकाली नदीमा पानीको बहाव दुई लाख एक्काइस हजार सात सय बत्तीस क्युसेक पुगेको थियो कञ्चनपुरको चुरे पहाड़मा पर्ने खुला मछेटी क्षेत्रमा बस्दै आएका एक राउटे परिवारलाई स्थानीयको पहलमा भीमदत्त नगरपालिका नौ मटैना जंगलकै छेउमा पुनस्थापना गरिएको छ राउटे परिवारलाई पुनस्थापना गराएको पाँच वर्ष बितिसक्दा पनि उनीहरूको दैनिकी भनी जंगलमै केन्द्रित बनेको छ जंगलका राजा भनेर चिनिने राउटे समुदायको उत्थानका लागि राज्यले राउटे समुदायलाई लोपोन्मुख समुदायमा सूचीकृत गरेको छ तर राज्यले राउटे समुदायलाई लोपोन्मुखमा सूचीकृत गरे पनि उनीहरूलाई दिने सुविधामा भनी सम्बन्धित पक्ष पक्षबाट प्रभावकारी कार्यान्वयन हुन नसक्दा उनीहरू अझै पनि जंगलमै बस्न बाध्य छन् यस्तै पीड़ामा छन् कञ्चनपुरका एक राउटे परिवार पनि पाँच वर्ष अघि सिद्धनाथ सामुदायिक वनले वनकै छेउमा रहेको जग्गामा घरेडीसम्म दिएर दुर्गा राउतको परिवारलाई पुनस्थापित गराएको हो तर उब्जाउ जमिन थोरै र गाउँमा बाँच्ने आधार नभएपछि अहिले पनि उनीहरू जंगलकै स्रोत कन्दमूल गिठा लगायतका खाद्यान्न खाएर गुजारा चलाइरहेका छन् कञ्चनपुरका स्थानीय निकाय जिल्ला विकास समिति नगरपालिका नगरपालिका तथा सरकारी कार्यालयबाट लोपोन्मुख समुदायका लागि छुट्याइएको बजेट समेत पहुँचवालाहरूले कुम्ल्याउने गरेका कारण अझै पनि वास्तविक राउटे समुदाय सरकारी सुविधाबाट वञ्चित हुनु परेको स्थानीय धर्मानन्द भट्टले बताउनुभयो तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ नेपाल जैविक विविधता अनुसन्धान समाजको अगुवाई तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा सोस अर्थात डल्फिन गणना कार्य सम्पन्न भएको छ स्थानीय सोस संरक्षण केन्द्रले पन्ध्र स्थानमा सहभागी कार्यकर्ताहरूले यस गणनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए उक्त गणना कार्यको नेतृत्व प्राणीविद डाक्टर मुकेश कुमार चालिसेले गर्नुभई प्राणी शास्त्रीहरू धीरेन्द्र बहादुर चन्द अनुज घिमिरे सुनिल खतिवड़ा तथा सिविस भण्डारी लगायतको टोलीले कैलालीका मोहना कान्द्रा काँडा राप्ती लगायतका पन्ध्रवटा गणना केन्द्रहरूमा गई अनुगमन तथा गणना कार्यको रेखदेख गर्नु भएको थियो नेपालमा संस्थागत रूपमा यस संरक्षित प्राणीको यसरी गणना भएको पहिलो पटक भएको जानकारी डल्फिन संरक्षण केन्द्रका सचिव विजय राज श्रेष्ठले बताउनु भएको छ करिब एक महिनाको अध्ययन चार दिनको ढुङ्गाना टोलको स्थलगत छलफल तथा एक दिनको गणनाबाट चार दर्जन सोस आकलन गरिएको जनाइएको छ सोस नेपालका ठूला जलाराशि भएका नदीहरू कोशी गण्डकी कर्णाली तथा महाकालीमा पहिले धेरै पाइने भए पनि हिजो आज कर्णाली छेउछाउ विशेष गरी मोहना नदी तथा यसका अरू सहायक नदीहरूमा रहेको कैलाली जिल्लामा मात्र पाइने गरेको छ कैलालीको भजनी त्रिशक्ति नगरपालिका साथ मधुवन मुक्त कमैया शिविरमा रूख ढल्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् घरमा सुतिरहेका बेला हिजो बिहान साढे चार बजेतिर आएको हावाहुरीले सालको रूख ढल्दा लालबहादुर चौधरीका दश वर्षीय छोरा आकाश चौधरीको मृत्यु भएको हो मृतककी आमा बत्तीस वर्षीय अनिता चौधरी र आठ महिनाका सुभाष चौधरी घाइते इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक लालबहादुर धामीले जानकारी दिनुभएको छ उनीहरूको प्रहरीले उद्धार गरी उपचारका लागि भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भर्ना गरिएको धामीले बताउनु भएको छ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पर्ने महाकाली नदीको किनारमा निर्माण गरिएको डबल बन्दामा एकजना मृत अवस्थामा फेला परेका छन् भीमदत्त नगरपालिका एक बाराकुण्डाका पचपन्न वर्षीय ज्ञानेन्द्र बहादुर बम डबल बन्दामा मृत अवस्थामा फेला पर्नु भएको हो पचपन्न वर्षीय बमको सब हिजो अपरान्न चार बजे डबलबन्दामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ मानसिक सन्तुलन अस्थिर रहेका बमले महाकाली नदीमा हाम फालेको हुन सक्ने प्रहरले आशंका गरेको छ सरकारले गठन गरेको सत्य तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा डडेलधुराबाट साढे पाँच सय बढी उजुरी परेका छन् स्थानीय शान्ति समिति डडेलधुरा मार्फत ती दुई आयोगमा पाँच सय साठी उजुरी दर्ता भएका हुन् सत्य तथा मेलमिलाप आयोगमा पाँच सय पन्ध्रवटा उजुरी परेको र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पैंचालिसवटा उजुरी दर्ता भएको स्थानीय शान्ति समितिको कार्यालय डडेलधुराका कार्यालय सचिव दिलीप साईले जानकारी दिनुभयो स्थानीय शान्ति समिति संयोजक गजेन्द्र साईका अनुसार यसअघि दर्ता भएका उजुरीहरू तुरन्त आयोगमा पठाइएको र पछिल्लो दिनको बाँकी रहेको अन्तिम उजुरी हिजो बिहान हुलाक मार्फत आयोगमा पठाइएको छ उता प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले कार्यालयमा साउन एक र दुई गतेको उजुरी जिल्ला प्रशासनमा माग्न आफूलाई पत्र आएको बताउनु भएको छ जिल्लाहरूमा गठित स्थानीय शान्ति समितिको म्याद असार मसान्तबाट सकिएपछि साउन एक र दुई गतेको उजुरीका फाइलहरू जिल्ला प्रशासन कार्यालयले राख्न भनी पत्र आएको उहाँले बताउनुभयो तर शान्ति समितिले भनी सिधै आयोगमा पठाएको छ सत्य निरूपण तथा मेलमिला आयोगमा उजुरी दर्ता गर्ने अन्तिम समय आइतबारसम्मको राखिएको थियो बेपत्ता छानबिन आयोगमा उजुरी दर्ता